आफ्नो आँसु झरेको थिएँ तिमीलाई खुसी पार्न मैले आफ्नो आत्मा मारे just stay চিঠি sting. खुसी पार्न मैले आफ्नो आत्मा मारेको थिएँ हाँसो जति तिमीलाई सुम्पी आफ्नो आँसु झरेको थिएँ